नमस्कार अनि हार्दिक हार्दिक स्वागत छ प्रोग्राम बलिउड डाउनको साथमा साथ दिनको लागि आज पनि उपस्थित भइसकेका छौँ सुन्दै गर्नु भएको आवाज उसागरको अनि यो आवाजले तपाईँको रेडियो सेट त्यस्तै मोबाइल सेटसम्म पुऱ्याउने काम कन्ट्रोलबाट विष्णुले गरिरहनु भएको छ सामुदायिक रेडियो रेडियो अर्फोन एक सय चार थोप्लो पाँच मेघार इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP login गरेर यो प्रोग्राम तपाईँले सुनिरहनु भएको छ र प्रोग्राम बलिउड काउन्ट डाउन भित्र रहेर हामीले हिन्दी फिल्मका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै राखेका छौँ रिलिज भएर राखेका रिलिजको नजिक नजिक आउन लागेका रिलिज भएर फर्क मात्र गएका हिन्दी फिल्मका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै राखेका छौँ प्रोग्राम बलिउड काउन्ट डाउनमा र आज पनि दसवटा उत्कृष्ट हिन्दी फिल्मको गीत सङ्गीतको साथमा उपस्थित भइसकेका छौँ र यो साता दुईवटा फिल्म काउन्ट डाउनबाट आउट भएको छ भने दुईवटा फिल्मले नेउन्टी मारेको छ र आउट हुने फिल्मको नाम रहेको छ सिटी लाइट र हिरोपन्थी दुईवटा फिल्म काउन्ट डाउनबाट आउट भएको छ भने लाइफ इज ब्युटिफुल र इन्टरटेनमेन्टले नेउन्टी मारेको छ अब लाखौँ नम्बर टेन पोजिसनमा नम्बर टेन पोजिसनमा आइपुगेको छ लाइफ इज ब्युटिफुल रिलिजको लागि तयार भएर बसेको फिल्म हो त्यसको नम्बर नाइन पोजिसनमा बिस्तारै बिस्तारै तल छोड्ने क्रममा रहेको छ होलिडे मुभी र मलाई भने नम्बर टेन पोजिसनमा लाइफ इज ब्युटिफुल र नम्बर नाइन पोजिसनमा होलिडे कन्टिन्यू नम्बर टेन मुश्किल कितना चाहूँ क्या छुपाऊँ क्या दिखाऊँ दिल के अरमा क्या गिनाऊँ इतना ही बस जानता हूँ बिन तेरे बेजान सा हूँ मुश्किल कितना चाहूँ Number 9 दिल को मगर खुद को बिगाड़ा नहीं ऐसा लगे तेरे बिना अब तो गुजारा नहीं ओके काउन्टाउनको नम्बर टेन र नम्बर नाइन पोजिसनको गीत यहाँले सुनिरहनु भएको छ नम्बर टेनमा न्युट्री फिल्म रहेको थियो लाइफ इज ब्युटिफुल त्यसै गरी नम्बर नाइन पोजिसनमा काउन्टाउनमा बिस्तारै बिस्तारै तल छोड्ने क्रममा रहेको थियो फिल्म होलिडे रिलिज भइसक्यो फिल्म हो होलिडे अब हामी लाग्नुपर्ने हुन्छ नम्बर एट पोजिसनमा र नम्बर एट पोजिसनमा आइपुगेको छ न्युट्री फिल्म भन्नुपर्छ इन्टरटेनमेन्ट र यो फिल्म चाँडै नै रिलिज हुन लागेको फिल्म हो त्यसै गरी नम्बर सेभेन पोजिसनमा आइपुगेको छ नन मोबलको रूपमा परेको छ यो साता फग्ली फिल्म यो फग्ली फग्ली क्या है बोलको गीत रहेको छ अबलाई पनि नम्बर एट पोजिसनमा इन्टरटेनमेन्ट र नम्बर सेभेन पोजिसनमा fugly continue number eight club seven या हर दफ्तर में काउच लिखना लाल किले पे लव यू अब फिर से लिखेगा तो हम सारी कि ए फगली फगली क्या है नन मोडको रूपमा परेको छ नम्बर सेभेन पोजिसनमा फिल्म फगली र अब हामी लाग्यौँ नम्बर सिक्स र नम्बर फाइभ पोजिसनतर्फ नम्बर सिक्स पोजिसनमा आइपुगेको छ एक प्लेन यो पनि नन मोडको रूपमा परेको छ यो हप्ता र रिलिज भइसकेको फिल्म हो त्यसै गरी नम्बर फाइभ पोजिसनमा हम सकल मुभी परेको छ र अबलाई पनि नम्बर सिक्स पोजिसनमा एक प्लेन र नम्बर फाइभ पोजिसनमा हम सकल कन्टिन्यू नम्बर सिक्स तेरी गलियां गलियां तेरी गलियां मुझको भावे गलियां तेरी गलियां तेरी गलियां गलियां तेरी गलियां यूं ही तड़पावे गलियां तेरी गलियां तेरी बलिया नंबर फाइव रेडियो अर्पण एक से चार थोपलो पांच मेगा हर्ट नाक कान घाँटी तथा टाउको सम्बन्धी बिरामीहरूलाई सुवर्ण अवसर यस टाँडी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ डाक्टरद्वारा सम्बन्धित बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको सहर्ष जानकारी गराउँदछौ त्यसैले कान दुख्ने कान पाकिरहने पानी पिप बगिरहने चिलाउने कान कराउने कम सुन्ने लगातार रुगा खोकी लागिरहने नाक बन्द हुने नाकमा मासु पलाउने पुरानो भन्दा पुरानो पिनास माइग्रेन टाउको दुखी रहने सिल्का हान्ने घाँटी दुख्ने स्वर बस्ने दोहोरी रहने टन्सिलाइटिस रिङ्गटा लागिरहने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन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 पर्सा सितुवन फोन नम्बर शून्य छप्पन्न पाँच त्रियासी पाँच सय चौवालिस मोबाइल अन्ठानब्बे चार पचास उनपचास दुई सय अठहत्तर र अन्ठानब्बे पाँच पचास अन्ठाउन्न दुई सय साठी ए भाउजू कता भयो हेर्नुहोस् न बाबु छोरीको जापान जाने भिसा लाग्यो पैसाको बन्दोबस्त गर्न हिँडेको नि एक हप्ता अगाडि मात्रै छोरीको भिसा लागेन भन्नु भएको होइन र त्यो त हो नि बाबु तर टाढी पुल नजिकै रहेको ओकायामा कन्सल्टेन्सीमा विगतमा तथा अहिले भिसा नलागेका स्टुडेन्टलाई एक हप्ता होल्ड गराएर भिसा लगाइदो रहेछ नि ओकायामा त अरू कन्सल्टेन्सी भन्दा धेरै फरक रहेछ नि सम्पर्क ओकायामा कन्सल्टेन्सी प्राली टाढी पुल नजिकै executive director Puja Kubar mobile अन्ठानब्बे चार एकाउन्न साठी छ सय अन्ठानब्बे फोन नम्बर शून्य छप्पन्न पाँच साठी छ सय अन्ठानब्बे साथमा शान्त वातावरणमा अनुभवी शिक्षकहरूद्वारा जापानिज ल्याङ्ग्वेज सिकाइनुका साथै न्युजिल्यान्ड जान चाहनेहरूका लागि परामर्श दिइन्छ चितवन टाढी हंस मनोरञ्जन केन्द्र सबै तनाव छाडी हंस मनोरञ्जन केन्द्रमा एकै पटक तिन सय जना स्विमिङ गर्न सकिने दुईवटा स्विमिङ पुलको व्यवस्था महिला तथा ग्रुपमा आउनेहरूका लागि छुट्टै स्विमिङ को व्यवस्था बेबी स्विमिङ पुल लकर सुविधा स्विमिङ गर्दै खाना सकिने व्यवस्था विवाह व्रत बन्द बर्थडे पार्टी मिटिङ तथा दुई हजार जना अट्न सक्ने क्षमता सहितको कन्फ्रेन्स हल तथा स्विमिङ पुल क्षेत्रको सुविधा विशेष साङ्गीतिक कार्यक्रमको लागि क्लोज र ओपन स्टेजको व्यवस्था कैलाश पर्वत कलात्मक ढुङ्गे धारा children park musical shower dance restaurant साथमा पर्याप्त पार्किङको सुविधा चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तिन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्नगर टाढी फोन शून्य छप्पन्न पाँच एकसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस छप्पन्न शून्य पैँतालिस website W W W dot HMK Chitwan dot com मनोरञ्जन केन्द्र हाम्रो ठाउँमा एसएलसी फेल भएका विद्यार्थीहरूलाई विशेष जानकारी एटिट्युट मल्टी लर्निङ एकाडेमीको शाखा अब रत्नगरको सौराहा चोकमा विद्यार्थीहरूको चाहनालाई मध्यनजर गर्दै रत्नगरमा पनि शाखा विस्तार गरी म्याथ र साइन्सको परीक्षा नदिकन पाँच विषयको मात्रै परीक्षा दिएर एसएलसी पास हुने अवसर एटिट्युटले अझ सशक्त रूपमा लिएर आएको छ टियु केयु पियु साथै विश्वभरि मान्यता हुने गरी कक्षा आठ नौ र दस फेल भएकाहरूले एसएलसी दिन पाइनेछ कक्षा एघार नपढी कक्षा बाह्रको परीक्षा दिन पाइनेछ थप जानकारीको लागि attitude multi learning academy Ratnanagar एक सौराहा चोक मोबाइल अन्ठानब्बे चार सय बाहन्न छयालिस एक सय चौरात्तर अहिले तपाईँ सुन्दै हुनुहुन्छ यहाँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्स अनि यो कार्यक्रम बलिउड काउन्ट डाउन ब्रेक पछिको बाँकी समयमा फेरि पनि एकपटक हार्दिक हार्दिक स्वागत छ प्रोग्राम बलिउड काउन्ट डाउन यहाँलाई सुनिरहनु भएको छ र प्रोग्राम बलिउड काउन्ट डाउन आउने गर्छ प्रत्येक साताको मंगलबार दिउँसो एक बजेको समाचारपछि करिब करिब दुई बजीसम्म मात्र सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहजमा र प्रोग्राम तपाईँ इन्टरनेट लाइनको W W W dot radio Arpan dot com dot NP login गरेर पनि सुनिरहनु भएको छ सो सुनिदिएर साथ दिने तपाईँ सम्पूर्ण सम्पूर्णलाई थ्याङ्क सो मच कन्ट्रोलबाट विष्णुले सपोर्ट गरिराखेका छन् विष्णुलाई पनि थ्याङ्क सो मच हिन्दी फिल्मका दसवटा उत्कृष्ट उत्कृष्ट गीत सङ्गीत हामीले प्रस्तुत गरिराखेका छौँ रिलिज भइराखेका रिलिजको नजिक नजिक आउन लागेका अनि रिलिज भएर भर्खर मात्र गएका हिन्दी फिल्मका दसवटा गीतहरू प्रस्तुत गर्दै आइराखेका छौँ नम्बर टेन पोजिसनदेखि नम्बर फाइभ पोजिसनको गीत यहाँले सुनिसक्नु भएको छ अब लागु नम्बर फोर र नम्बर थ्री पोजिसनतर्फ नम्बर फोर पोजिसनमा आइपुगेको छ लेकर हम देवाना दिल र यो फिल्म रिलिज भइसकेको फिल्म हो दुई स्टेप तल झरेको छ यो सापा नम्बर फोर पोजिसनमा आइपुगेको छ सँगसँगै नम्बर थ्री पोजिसनमा आइपुगेको छ बबी जासुस र यो फिल्म पनि रिलिज भइसकेको फिल्म तल झर्ने क्रममा रहेको छ नम्बर फोर पोजिसनमा लेखर हम देवान दिल र नम्बर थ्री पोजिसनमा Bobby Jasoos continue number four है तू मेरे लिए सीधे साधे से लफ्जों में सुन ले जरा नंबर थ्री उम्मीदों के दर पे हाले से आके खाबों ने दस्तक दी यस प्रोग्राम बलिउड काउन्ट डाउन यहाँले सुनिरहनु भएको छ र प्रोग्राम बलिउड काउन्ट डाउन भित्र रहेर हामीले हिन्दी फिल्मका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गरिराखेका छौँ र नम्बर फोर पोजिसन र नम्बर थ्री पोजिसनको गीत यहाँले सुनिसक्नु भएको छ अब हामी लागौँ नम्बर टू पोजिसनतर्फ नम्बर टू पोजिसनमा आइपुगेको छ फिल्म रहेको छ किक र किक विस्तार विस्तारै माथि चढ्ने क्रममा रहेको छ आउँदो शुक्रबारबाट यो फिल्म रिलिज हुँदैछ अबलाई भने नम्बर टू पोजिसनमा फिल्म किक नम्बर टू यस नम्बर टू पोजिसनको गीत यहाँले सुनिरहनु भएको छ हिन्दी फिल्म के के परेको छ नम्बर टू पोजिसनमा बिस्तारै बिस्तारै माथि चढ्ने क्रममा रहेको छ लागौँ हामी नम्बर वान पोजिसनतर्फ नम्बर वान पोजिसनमा आइपुगेको छ कुन फिल्म यहाँले केस गर्दै गर्नुहोला त्योभन्दा अगाडि जानकारी गराउन चाहन्छु नम्बर टेन पोजिसनदेखि नम्बर टू पोजिसनमा आइपुग्दा कुन फिल्मको गीत कुन स्थानमा परेको छ नम्बर टेन पोजिसनमा लाइफ इज ब्युटिफुल नम्बर नाइनमा होलिडे नम्बर एटमा इन्टरटेनमेन्ट नम्बर सेभेनमा फगले नम्बर सिक्समा प्लेन नम्बर फाइभमा हमसकल नम्बर फोरमा लेकर हम देवाना दिल नम्बर थ्री पोजिसनमा बाबी जासोस नम्बर टू पोजिसनमा कि फिल्म परेको थियो त्यसै गरी नम्बर वान पोजिसनमा आइपुगेको छ सबै फिल्मलाई तल थकल्दै Hate Story two Hate Story two number one पोजिसनमा परेको छ यसै फिल्मको गीत छोड्दै प्रोग्रामबाट बिदा माग्नुपर्ने हुन्छ प्रोग्राम सुनिदिएर साथ दिने तपाईँ सम्पूर्ण सम्पूर्ण सम्पूर्णलाई थ्याङ्क यू सो मच कन्ट्रोलबाट सपोर्ट गर्ने विष्णुप्रति आभार व्यक्त गर्दै बलिउड काउन्ट डाउनबाट म सागर छुटिन्छु हौस् त नमस्कार number one Sanjan and Kuzbu Grabban.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 मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी नौ सय उनासय स्टाइल पर्फर्मेन्स र माइलेजका लागि हिरो अब मात्र मार्सल इम्पोरियममा मेरो सानो संसार भयो आज पुरा आयो भारतको एवं नेपालको number one brand Sleek kitchen घरमा आएपछि काम पनि हुनेछ रमाइलो पानीले नबिग्रने तथा आफूले चाहे अनुसार आठ सय भन्दा बढी प्रकारका सटस मध्ये छान्न सकिनेछ लाइफ टाइम ग्यारेन्टी सहितको गुणस्तरीय कम्पोनेन्ट जडान गरी बनाइने स्लिक किचन लिन आजै जाउँ चितवन किचन कन्सेप्ट सही चोक नारायणगढ गणेश हल फोन पाँच दुई दुई सात नौ तिन स्टुडेन्ट भिजामा जापान अनि न्युजिल्यान्ड जानको लागि उत्कृष्ट गन्तव्य Modern International Nepal July October दुई हजार चौधमा न्युजिल्याण्डका लागि सर्वसुलभ रूपमा बस्ने व्यवस्थाका साथ तपाईँका आफ्नै रोजाइका सहर तथा कलेज उपलब्ध गराइने गरी प्रोसेसिङ चार्जमा चालिस प्रतिशत छुटका साथ कन्फर्मेसन लेटर आएपछि पैसा बुझाइ हुने सुरुमा आउने जनालाई प्रोसेसिङ चार्जमा पचास प्रतिशत छुटका साथ सीमित सिटमा आवेदन फारम खुला भएको जानकारी गराइन्छ सम्पर्क मोडर्न इन्टरनेसनल नेपाल रत्नगर एक बकुल्लहर रत्नगर नगरपालिका गेटसँगै फोन नम्बर शून्य छपन्न पाँच एकसठी शून्य शून्य शून्य मोबाइल अन्ठानब्बे चार एकाउन्न एक्काइस चार सय चालिस र अन्ठानब्बे पाँच पचास साठी दुई सय एक्काइस अब तपाईँ हाम्रै बजार बकुल्लहरमा सर्व सुविधा सम्पन्न केयन प्लाजा केयन प्लाजा तपाईँलाई आवश्यक सम्पूर्ण सामानको लागि बजार चाहनु पर्ने झन्झटलाई मुक्त गर्नका लागि सुसेन्टर fancy electronics cosmetic dry cleaners cycle store hotel boutique kurta sari gift item पूजा सामग्री ladies tailors baby cycle walker झोलुङ्गो लगायत अन्य पसलहरू केयन प्लाजामा खुलिसकेको छ साथमा नयाँ व्यवसाय सुरु गर्न चाहने महानुभावहरूका लागि अब केही सटर भाडामा रहेको जानकारी गराइन्छ सुरक्षाको राम्रो प्रबन्ध प्राप्त पार्किङ दस फिट चौडाइको प्यासेज भएको सर्व सुविधा सम्पन्न कियान प्लाजा रत्नगराज Bakulahar proprietor Raj Shrestha mobile number अन्ठानब्बे चार सय पचास अस्सी पाँच सय बहत्तर र अन्ठानब्बे चार सय पचास उनपचास दुई सय अस्सी साथै हामी कहाँ हेल्थ क्लबको पनि सुविधा छ अर्पण टाइम चेन्ज अहिले दिउँसोको दुई बज्यो यस अर्पण टाइम चेकको साथमा टाढी रत्नगर पोलिक्लिनिक प्राली र मार्शल इम्पोरियम सुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिँदै आइरहेको टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन पेट छाती मुटु उक्त रक्तचाप तथा मधुमेह क्लिनिक जनरल सर्जरी तथा सामान्य सल्लेखीय हार्जोनी तथा नशारोग सेवा नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठरोग सेवा बाल रोग सेवा स्त्री तथा प्रसुति रोग सेवा साथै भिडियो एक्सरे एक्सरे इसिजी सेवा चौबिसै घण्टा एम्बुलेन्स सेवा आकस्मिक सेवा फार्मेसी सेवा दन्तरोग सेवा तथा वरिष्ठ हार्जोनी नसारक ट्रमा सर्जन एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्टिएको हात घोडा झमझमाउने सिल्का हान्ने पोल्ने जोर्नी दुख्ने सुन्निने घुडा खिएको हात घोडाको हड्डी भाँचिएको बाङ्गो टिङ्गो भएको बाथ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस पूर्वी चितवनकै एक मात्र हिरोको आधिकारिक विक्रेता मार्शल इम्पोरियम हिरो कम्पनीका सबै मोडलका बाइक तथा स्कुटी उपलब्ध छ आधुनिक प्रविधिद्वारा बाइक सर्भिसिङ बाइक एक्सचेन्ज सुविधा किस्ताबन्दी सुविधा तथा सम्पूर्ण पाठ सुविधाका लागि हिरो अनि मार्शल इम्पोरियम मगनी चोक पर्सा बजार फोन शून्य छपन्न पाँच तिरासी एक सय उनासे मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी नौ सय उनासे टाढी सोरुम रत्नगर दुई मेन रोड टाढी फोन नम्बर शून्य छपन्न पाँच एकसठी शून्य सन्ताउन्न स्टाइल पर्फर्मेन्स र माइलेजका लागि हिरो मात्र मार्सल इम्पोरियममा मनोरञ्जनका लागि सुन हजुर radio Jai Galeshwor real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ठुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचारी पेट्रोल सँगै फोन नम्बर शून्य छपन्न